नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल मन्त्री परिषद बैठक बसिरहेको छ सिंहदरबारमा जारी बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ प्रधानमन्त्री सुशील कोइराला आजै अमेरिका भ्रमणमा जानुहुने भएकाले महत्त्वपूर्ण निर्णय गर्ने तयारी भएको स्रोतले बताएको छ प्रधानमन्त्री नभएका बेला मन्त्री परिषदले महत्त्वपूर्ण निर्णय गर्न नपाउने भएकाले जारी बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने मन्त्री परिषद स्रोतले बताएको छ छब्बिसजना सभासद मनोनित गर्ने तयारी भए पनि नेकपा एमालेका तर्फबाट नामावली प्राप्त नहुँदा हुन नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ प्रधानमन्त्रीले एमाले नामावली नदिए कङ्ग्रेसको भागमा परेका नौजना मनोनित गर्ने तयारी गर्नुभएको थियो तर मा ए माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सबै सँगै गर्न सुझाव दिनुभएको छ नेकपा एमालेका नेता कार्यकर्ताले असार सात गते मदिरा सेवन गर्न नपाउने भएका छन् एमालेका सङ्गठित सदस्यले सो दिन सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने गरी पार्टीले प्रतिबन्ध लगाएको छ नौ महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने दिन असार सात गतेलाई लक्षित गरी जारी गरिएको उन्नाइस बुधे आचार संहितामा मदिरापान र धुम्रपानमा प्रतिबन्ध लगाइएको छ जारी आचार संहितामा मादक पदार्थ सेवन गर्न गराउन नपाइने भोज भतेर गर्न नपाइने चरित्र हत्या गर्न नपाइने लगायतका प्रावधानहरू राखिएका छन् प्रतिनिधि छनौट गर्ने ठाउँमा धुम्रपान समेत गर्न नपाइने कडा प्रावधान राखिएको छ प्रसार गर्न नपाइने आचार संहितामा उल्लेख गरिएको छ आचार संहिता उल्लङ्घन गर्ने जतिसुकै ठुलो पदको नेता भए पनि कारवाही हुने चेतावनी समेत दिइएको छ त्यसै गरी पदेन प्रतिनिधिले भोट हाल्न नपाउने जनवर्गीय संगठनले केन्द्रीय कमिटीबाट प्रतिनिधि चयन गर्नुपर्ने लगायतका विषयमा पनि उन्नाइस बुधे आचार संहितामा समेटिएका छन् नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चितवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ पार्टी सभापति सुशील कोइरालालाई दोब्बरभन्दा बढी मतले विजयी गराएको भन्दै यस क्षेत्रलाई नमुना क्षेत्र बनाउन कङ्ग्रेस लागि पर्ने बताउनु भयो देशकै मध्य भागमा अवस्थित अन्य चौरात्तर जिल्लाका बासिन्दाको संगम थलो रहेको भन्दै उहाँले यस क्षेत्रलाई नमुना क्षेत्र बनाइने बताउनु भएको छ नेपाली कङ्ग्रेस भरतपुर नगरपालिका वडा नम्बर तेह्रले आज आनन्दपुर चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बजेट रकमान्तर गरेर चितवनमा बढी परेको भनेर सभापति कोइरालालाई एकातिर घेराबन्दी गर्ने अर्कोतर्फ जितेर के गर्यो भनेर प्रश्न गर्ने कम्युनिस्ट कस्तो रवैया हो भनेर आक्रोश समेत पोख्नुभयो सभापति कोइरालाकै निर्देशनमा झन्डै एक अरब बजेटका योजना चितवन क्षेत्र नम्बर चारमा नपर्नु यस क्षेत्रका बासिन्दाका लागि गर्वको कुरा रहेको उहाँले बताउनु भएको छ उपसभापति पौडेले रामकृष्ण घिमिरे व्यक्ति नभएर कङ्ग्रेसको उम्मेद्वार रहेको भन्दै घिमिरेको एजेन्डा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ कार्यक्रममा उम्मेद्वार घिमिरेले जनताका समस्या समाधानमा आफू कहिल्यै पछि नपर्ने बताउनु भएको छ आफ्नो क्षेत्रलाई नमुना बनाउनका लागि पार्टीका सभापति उपसभापति लगायत सबै तयार भएको पनि उहाँले बताउनु भयो प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि आज अमेरिका जानुहुने भएको छ कोइराला आज बेलुकी आठ बजे संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ अमेरिका पुगेपछि प्रधानमन्त्री कोइरालाको असार पाँच गते स्वास्थ्य जाँच हुने पनि जनाइएको छ प्रधानमन्त्री कोइरालाका साथमा उहाँका निजी चिकित्सक प्राध्यापक डाक्टर करवीरनाथ योगी नातेदार मृदुला कोइराला र अतुल कोइराला कणेल प्रकाश देउजा जाने तय भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले बताउनु भएको छ केही दिनअघि मात्र प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले काठमाडौँ बाहिरको अस्पतालमा उपचारका लागि सिफारिस गरेको हो सभासदहरू विपक्षी दलका सभासदहरूले सरकारले संसदमा पेश गरेको नयाँ बजेटका सिद्धान्त नेपाली जनतालाई निराशा बनाउने खालको भएको बताएका छन् व्यवस्थापिका संसदमा जारी प्री बजेटमाथिको छलफलमा भाग लिँदै सभासदहरूले नयाँ बजेटको सिद्धान्त परम्परागत भएको पनि आरोप लगाएका छन् सभासदहरूले कृषि ऊर्जा पर्यटन र तत्काल रोजगारी सृजना गर्ने खालको भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिएका छन् आज पनि सभासदहरूले प्री बजेटका विषयमा आआफ्नो धारणा राख्ने बताइएको छ अर्थमन्त्री रामशरण महतले संसदमा पेश गर्नुभएको बजेटको सिद्धान्त विश्व ब्याङ्कका कर्मचारीले गरेको ड्राफ्ट जस्तो भएको पनि सभासदहरूले टिप्पणी गरेका छन् व्यवस्थापिका संसदको बैठक आज दिउँसो तीन बजेका लागि डाकिएको छ श्रीलङ्कामा बौद्ध र मुस्लिम समुदायबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ बौद्ध धर्मावलम्बीहरूको र्यालीमा मुस्लिमहरूको घुसपेट भएपछि झडप सुरु भएको हो स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको र लाठी चार्ज गर्नुका साथै केही राउन्ड हवाई फायर समेत गरेको समाचारमा उल्लेख गरिएको छ स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो कर्फ्यू आदेश जारी भएसँगै सुरक्षा व्यवस्थामा अत्यन्तै कडा पारिएको छ श्रीलङ्काली दक्षिण सहर अलिठामा भएको सो झडपमा परि कैयौँ मानिस घाइते भएको बिबिसीले जनाएको छ हिंसामा बसमा सवार रहेका मुस्लिमलाई बसबाट बाहिर निकाली मारिएको र लुटपाट समेत गरिएको प्रत्यक्षदर्शीले बताएका छन् र खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले नवप्रवेशी बोस्निया हर्ज गोविना विरुद्ध कठिन जित हात पारेको छ आत्मघाती गोलको मद्दतमा अर्जेन्टिनाले गोविनालाई दुई एकले हराएको हो अर्जेन्टिनाको जितमा लियोनेल मेस्सीले एक गोल गरेका हुन् खेलको तेस्रो मिनटमा बोस्निया एन्ड हर्ज गोविनाका कोलासिनेकले क्लियर गर्न खोजेको बल आफ्नै पोस्टमा छिरेपछि अर्जेन्टिनाले अग्रता लिएको हो कप्तान लियोनेल मेसीले पैँसठी मिनटमा एक गोल थप्दै अग्रता दोब्बर पारेका हुन् खेलको चौरासी मिनटमा भेदाद इभिसेफिकले बोस्नियाका लागि अर्को एक गोल फर्काए पहिलोपल्ट विश्वकप खेलेको बोस्निया गोविनाले दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई कडा चुनौती दिएको थियो यस्तै करिम बेन्जिमा एक्लैले दुई गोल गरेपछि फ्रान्सले विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ आज बिहान सकिएको खेल खेलमा फ्रान्सले होन्डुरसलाई तीन शून्यले हराएको हो प्रतियोगिता अन्तर्गत गैराती भएको खेलमा स्विजरल्यान्डले इक्वेडरलाई पराजित गर्दै विजय बनेको छ स्विजरल्यान्डले इक्वेडरलाई दुई एक ले हराउँदै तीन अङ्क बटुलेको हो जारी प्रतियोगिता अन्तर्गत आज राति र भोलि बिहान तीनवटा खेल हुँदैछ आजको पहिलो खेलमा जर्मनी र पोर्चुगल बीच राति पाउने दस बजेपछि प्रतिस्पर्धा हुनेछ यी दुई टिमको खेल भने निकै रोमाञ्चक हुने विश्वास गरिएको छ त्यस्तै राति पाउने एक बजेपछि दोस्रो खेलमा इरान र नाइजेरिया भिड्दा भोलि बिहान पाउने चार बजे घाना र अमेरिका आम्ने सामने हुनेछन् हौस् त दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर जीवनका लागि सुनो हजुर कुन गीत माथि चढ्दैछ कुन गीत तल झर्दैछ अनि कुन गीत नन मोबरको रूपमा रहेको छ नम्बर टेनदेखि नम्बर वानसम्म नयाँ नेपाली चलचित्रका कर्णप्रिय गीत सङ्गीत यो कार्यक्रम कलिउड काउ जाऊ कलिउड काउ जाऊ सातको सोमबार दिउँसो एक बजेको अर्पण खबर पछि मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला अब सम्पूर्ण इलेक्ट्रोनिक